The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल शुरूमा प्रमुख समाचारका शीर्षकहरू मन्त्री परिषदको बैठक आज बस्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सरकारको तर्फबाट उठाइने विषयको बारेमा छलफल हुने हिजो रोजा सम्पन्न भएपछि मुस्लिम समुदायका नागरिकले आज धार्मिक पर्व ईद मनाउँदै राष्ट्रपति डाक्टर यादवद्वारा ईद उल फित्रका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 मन्त्रीले जानकारी दिएका छन् आजको बैठकमा सरकारको नियमित काम कार्यवाहीको बारेमा पनि छलफल हुने बताइएको छ यसैबीच भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल गर्न कंग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज पार्टीको पदाधिकारी बैठक पनि बोलाउनु भएको छ बिहान एघार बजे बस्ने पदाधिकारी बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको तर्फबाट गरिने प्रस्तावका बारेमा प्रधानमन्त्रीले सुझाव माग्नुहुने बताइएको छ प्रमुख तीन दलको बैठकमा आज पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी र उठाइने मुद्दाको बारेमा छलफल हुने भएको छ आजको बैठकमा भारतीय प्रधानमन्त्रीसँग नेपालको तर्फबाट गरिने प्रस्तावका बारेमा भएको तयारी र थप विषय पहिचानका लागि ऊर्जा लगायतका विभिन्न मन्त्रालयका अधिकारीलाई पनि बोलाइएको छ साँझ पाँच बजे बस्ने बैठकमा कंग्रेस एमाले र ए नेकपा माओवादीका नेताहरूले आफ्नो पार्टीमा भएको छलफलका आधारमा भारतीय प्रधानमन्त्री मोदीसँग उठाउनुपर्ने विषयको बारेमा पनि प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिने बताएका छन् हिजो बसेको तीन दलको बैठकले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिमूलक बनाउने निर्णय गर्दै विभिन्न मन्त्रालयका अधिकारीसँग पनि छलफल गर्ने निर्णय गरेको थियो स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ अध्यक्ष ओली आज मध्याह बाह्र बजे काठमाडौँ आइपुग्नुहुने कार्यक्रम रहेको छ सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराई यही साउन नौ गते डिस्चार्ज हुनुभएको थियो अध्यक्ष ओली फंगल संक्रमणका कारण दायाँ हात सुनिने क्रम नघटेकाले थप उपचार गराउन साउन छ गते सिंगापुर जानु भएको हो अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार उहाँको हातको समस्यामा अहिले सुधार आएको छ मुस्लिम समुदायका नागरिकले आज धार्मिक पर्व ईद मनाउँदैछन् हिजो रोजा सम्पन्न भएपछि आज ईद मनाउन लागि हो मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको असार महिनाको सोह्र गतिदेखि उपवास अर्थात रोजा बसेका थिए विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने अल्लाहको इबादत गर्ने झुटो नबोल्ने दान गर्ने र शरीरलाई चोखो राखी असल काम गर्ने गर्दछन् यो पर्वमा ईद ईदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आ आफ्ना घरमा मिठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन रहेको छ यो पर्वलाई ईद उल फित्र पनि भनिन्छ ईद उल फित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ शुभकामना सन्देशमा राष्ट्रपति डाक्टर यादवले लामो उपवास गरेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुशी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गर्नु भएको छ त्यसै गरी उपराष्ट्रपति परमानन्द झाले पनि सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख शान्ति र समृद्धिको कामना गर्दै यस पर्वको माध्यमबाट नेपाली बीच आपसी सद्भावना सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ प्रधानमन्त्री सुशील कोइरालाले ईद उल फित्रका अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ कंग्रेसका उपसभापति रामचन्द्र पौडेल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले पनि शुभकामना सन्देश दिनुहुँदै देश तथा विदेशमा रहेका सबै नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ कटहरिया गाविस तीनमा सोमबार साँझ झडप हुँदा दुई सहित अठार जना घाइते भएका छन् स्थानीय ओसी मोहम्मद र अजम चुहारको समूहबीच झडप हुँदा झडप नियन्त्रण गर्न गएका प्रहरी पनि घाइते भएका थिए रौतहटमा भएको सो घटनामा ओसी मोहम्मदको पसलबाट दुई महिना अगाडि अजमत चुरीले लगेको एक ग्राम उधारो मासुको रकमको विषयमा विवाद भएको प्रहरीले जनाएको छ उनीहरूबीचको विवाद प्रहरीको उपस्थितिमा मिलाएको भए पनि बजारबाट घर फर्काउँदै गर्दा ओसी पक्षले चुरी माथि आक्रमण गरेका थिए आक्रमणमा ओसी पक्षका नौ र चुरीहार पक्षका सातजना घाइते भएका छन् स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशिष्ट सेवा विस्तारका क्रममा न्युरो सर्जरी सेवा सम्बन्धी आकस्मिक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 सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार विमानमै भएको विस्फोटक पदार्थका कारण मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको निष्कर्ष युक्रेनी अधिकारीले निकालेका छन् दुर्घटनाग्रस्त मलेसिया एयरलाइन्सको उडान एमएच सत्रको विमानको ब्ल्याक बक्सको अध्ययनबाट विमानमै रहेको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखिएको छ विमानको ब्ल्याक बक्सबाट प्राप्त तथ्याङ्क बेलायतमा लिपिबद्ध गरिएको छ एमएच सत्रको विमान दुर्घटना स्थलमा नियन्त्रण गर्ने रूस समर्थक विद्रोहीले सो ब्ल्याक बक्स मलेसिया इजरायली अधिकारीलाई हस्तान्तरण गरेका थिए त्यसपछि सो उपकरणलाई बेलायत लगिएको थियो अनुसन्धानको नेतृत्व नेदरल्याण्डसले गरेको छ सो विमान दुर्घटनामा नेदरल्याण्डसका एक सय तिरानब्बे नागरिकको मृत्यु भएको थियो इराकी सरकारले बगदादको दक्षिण पश्चिमी नगरमा रहेको गरेको कारवाहीमा तीनजनाको ज्यान गएको छ बगदादबाट साठी किलोमिटर पर जर्फ अल साख्रामा एक आदिवासी प्रमुख शेख मोहम्मद अल नजामीले फदामी जिल्लामा बम आक्रमण भएको बताएका छन् मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ केहीले मर्नेमा इस्लामिक स्टेटको जिहादी लडाकु तथा उसको सहयोगी सुन्नी लडाकु समुदायका सदस्य पनि परेको बताएका छन् कति व्यक्तिको मृत्यु भयो भन्ने सम्बन्धमा अहिलेसम्म कसैले पनि उल्लेख गर्न सकेको छैन खेल समाचार भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्याण्ड बलियो स्थितिमा रहेको छ पहिलो पारीमा इङ्ल्याण्डले पाँच सय उनासत्तरी रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो हिजो नै पहिलो पारी थालेको भारतले दोस्रो दिनको खेल सकिदासम्म एक विकेट गुमाएर पच्चीस रन जोडेको छ अझै भारत पहिलो पारीमा पाँच सय चौवालिस रनले पछि परेको छ भारतका मुरली विजय एघार तथा चोतेश्वर पुजारा चार रन बनाएर क्रिजमा रहेका छन् उनीहरूले आज तेस्रो दिनको खेल शुरू गर्नेछन् शिखर धवन छ रन बनाएर आउट भएका थिए आजको नेपाली समय अनुसार खेल दिउँसो पाउने चार बजेबाट शुरू हुनेछ बिहान दस बजेको अर्पण समाचारबाट बिदाउनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मन्त्री परिषदको बैठक आज बस्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सरकारको तर्फबाट उठाइने विषयको बारेमा छलफल हुने हिजो रोजा सम्पन्न भएपछि मुस्लिम समुदायका नागरिकले आज धार्मिक पर्व ईद मनाउँदै राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा ईद उल फित्रका अवसरमा शुभकामना व्यक्त मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको युक्रेनी अधिकारीको निष्कर्ष इराकी सेनाले जिहादी विरुद्ध गरेको कारवाहीमा तीनको ज्यान गयो र भारत विरुद्धको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड बलियो स्थितिमा हौस् त यसका साथै बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल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 मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar sector आठ दूरसंचार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि <laughs> सधैँभरि मनैभरि हर्ष उमङ्ग छायो गाउँको दिन लगाई लगाई हँसाउन गाई जात्रा आयो कार्यक्रम जात्रा विशेष दुई हजार एकात्तर गीत र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा देश विदेशको यात्राले मार्यो गाई जात्राले साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा दुःख सुख गाउँ बेसी मेलैमा गाउँ बेसी मेलैमा हिँड्छु म त फुलमैरानी करिमाको खेलैमा बलाम देवी थान बेलटारीमै फुलमै रानी यो दुखी जीवनलाई बिताइरहन पाम नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम लोक झङ्कार